मैया तिर्छी नजरले हेर्ने तिम्रो नराम्रो حيب كانتي ناني بلوز تيرتي نجر إمرنيانو ما يعلي ملاي ماريو حيب ترنا بني ما dead. तिम्रो त्यो हेराइले मलाई मार्यो है कान्छी ननि दुज तिर्छी नजर तिम्रो न्यानो मायाले मलाई मार्यो है कान्छी ननि मार्यो है